हजुर जबिलालजी हाम्रो पनि हार्दिक समावेदना जुन एउटा दुःखद घटना घट्यो तपाईँ चाहिँ भारतमा हुनुहुन्थ्यो होइन हजुर कहिले जानु भएको थियो तपाईँ भारतमा दुई महिना दस दिन भएको थियो अनि तपाईँ थाहा पाएपछि हिँडिहाल्नु भयो बिहान सात बजी भाइले फोन गरेको छ त्यसपछि म उहाँबाट सिलगढीले घर बजेको रहेछ गाडीले गर्दाखेरि लेट गरेको थियो बेलुका आउने मान्छे तपाईँको होइन श्रीमती छोराछोरी गुमाउनु परेको कसको हो हजुर मेरो म एक्लो भएको छ मेरो तर्फबाट भाइ भाइको चाहिँ एउटा छोरी भाइको चारजना मध्येमा अनि तपाईँको श्रीमतीसँग कहिले कुराकानी भएको थियो पछिल्लो चरण हजुर तिन दिन पहिले भएको थियो सर के भन्दै हुनुहुन्थ्यो कुराकानी गर्दै थियो उयो दिनु पनि फोन गर्नुपर्ने कुराकानी थियो फोन गर्छु भनेर लागेन फोन दिन्छ त्यसपछि दस मिनट दस मिनटमा फोन गर्दा गर्दा दस मिनटमा फोन फोन काटियो छ यस दुःखद घडीमा अहिले घरबास केही छैन होइन सबै नीतिले चुडालेको छ यस्तो पनि हुँदो रहेछ एउटा नाटक जस्तो भयो हामीले भन्दा पनि विशेष गरेर आम गुल्मेलीहरूले तपाईँहरूको अब घरबास छैन होइन अब भएको सबै बगाएर लग्यो होइन अब सुन्नुहुने गुलमेलीहरूले थोडा बहुत सहयोग गरिदिनु भयो भने तपाईँहरू स्थापित हुन सक्नुहुनेछ भन्ने लागेको छ वास्तवमा अहिले सबै चुनिएको छ एकै परिवारको त्यसरी नौ नौजनाको चाहिँ ज्यान लियो पहिरोले होइन एउटा विपत्ति आइलाग्यो अनि तपाईँ कति वर्षको उमेरदेखि तपाईँ भारतको रोजगारमा जानुभएको थियो पन्ध्र वर्षदेखि बस्नु भएको केही कमाउनु भएको थियो घर चाहिँ अर्को बनाउन सक्नु भएको रहन्छ होइन उनीहरूलाई भाइ उनीहरूले सबैले पाल्दा पाल्दा ठिकै पर्छ हजुर भारतको रोजगारी त भयो कति हुन्छ र होइन अनि तपाईँ जस्तै तपाईँको भाइ पनि दुई महिना जति भारै छ कतारतिर उडेको र दुई महिनामै फर्किनु बारे छ एकचोटि भाइसँग कुरा गरौँ न है लोकबहादुरजी होइन लोकबहादुरजी तपाईँ कतारमा जानुभएको थियो निकै सपना बोकेर जानुभयो अहिले फर्केर आउँदाखेरि यो अवस्था भयो अनि फर्किँदाखेरि चाहिँ पैसा कम्पनीले दियो या काटेर आउनुभयो उता आउँदाखेरि पनि हजुर काटेर आयो कम्पनीले हेर्नुहोस् छुट्टीको मौसम परिदियो शुक्रबार शनिबार बिल्कुल खाली आएर काठमाडौँबाट काटेर काठमाडौँबाट काटेर आउनुभयो घर आउने बाटो खर्च समेत एउटा सोध्छ नि मान्छेले एउटा हुन्छ अर्को होइन तपाईँको हेर्नु हेलो हजुर हजुर के सक्रिय थियो के भयो यस्तै भयो हेर्नुहोस् घरबाट पहिला छुट्टी आएर गएको महिना भयो थियो कमाउला भनेर फेरि अब रिङ्गै काटेर गइयो यताबाट जाँदा पनि के भयो हेर्न सकौँ पहिला छोडेर गएको बुवा आमा भाउजू छोरो छोरी अहिले फर्किएर आउँदा सब त्यस्तै अहिले त्यो घर चाहिँ भग्न बसेस मात्रै छ केही छैन अहिले हजुर केही छैन अहिले बस्ने बाट समेत छैन एउटा गोठ थियो अलि टाढै त्यही गोठमा बसिराखेका छन् घरको याद आयुनी घरको याद आयुनी गाउँको याद गाउँको याद घरको याद को याद आयुगी घर को याद आयुगी घर को याद आयुगी घर को याद आयुगी गाँव को याद आयुगी जस्तो परे पनि सहनु पर्दो रहेछ एउटा नीतिको खेल हाम्रो गाउँघरमा दैवको खेल भन्छन् होइन सहनै पर्दो रहेछ अब सर्वस्व चुड्यो तपाईँहरूको कुन त दुःख गरेर सानैदेखि कमाउन खोज्नु भएको थियो तर त्यही अलिअलि भएको जोरेको पनि गयो अब के गर्ने होइन यस्तो भयो के भन्न चाहनुहुन्छ तपाईँहरू कहिले केही छैन पनि भएन हजुरहरूले ट्राई गर्न चाहिँ सबैतिर सक्नुहुन्छ कि घर तल रहेछ होइन त्यस दिन छोरी चाहिँ हजुरबुवा हजुरआमासँग पछ्याउँदै आएकी रहेछन् है त्यस दिन के गर्ने त्यस्तो हुन लेखेको है हजुर गोठमा बस्थ्यो हजुर अब गोठबाट अब घर सबै एकै ठाउँमा थियो हजुर गोठमा मात्रै बस्थ्यो सब एकै ठाउँमा थियो ए गोठमा बेग्लै बस्नु भएको थियो तर वास्तवमै छुट्टिएको चाहिँ होइन हजुर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 छिर्ने ढोका बन्द हुन्छ जहिले सुकै आफूलाई जगेडामा राखे जस्तै छ जिन्दगी यो यस्तै छ तपाईँको दाईलाई दिनुहोस् त छविलालजी गाउँवासीहरूले अब त निकै सघाए भनौँ होइन सेना प्रहरी सशस्त्र सबैले सघाए छिमेकीले पनि सघाए अब यो विपत्ति अनि तपाईँहरूले त अहिले पहिले सार्न खोज्नु भएको थियो नि आर्थिक अभावको कारण त घर सार्न नसकेको अरे हो हजुर बनाउन तपाईँको एउटा मात्रै दिदी हो कि बहिनी हो जुठी भन्ने ऊ पनि ज्यान गयो नि त्यहाँ हजुर हजुर दिदी हो दिदी हो अनि दिदी चाहिँ चार महिनादेखि त्यहाँ माइत बस्दै आउनुको कारण के हो घरमा हेला भएर हो या त्यत्तिकै आएर बस्नु भएको थियो हेला गरेको कारणले गर्दाखेरि तपाईँको भेनाजु पनि पचहत्तर वर्ष झन्डै हुनु भएको रहेछ छोराछोरी नभएर लानु भएको रहेछ होइन ए तपाईँको दिदी चाहिँ नि अब घरमा हेला भएर त्यहाँ बस्नु भएको हजुर घरमा हेला भएर अनि बुवाले पहिला पहिला के गर्नुहुन्थ्यो कृषि गर्नुहुन्थ्यो वा देश विदेश जानु जानुभएको थियो त कृषि गर्नुहुन्थ्यो कहाँ दिल्ली हुनुहुन्थ्यो कि कहाँ हुनुहुन्थ्यो ए पन्जाबमा के नोकरी थियो के भन्न चाहनुहुन्छ अब कुराकानी छुट्याउँदैछौँ महाविपत्तिमा के भन्न चाहनुहुन्छ सबैसँग हामीले त आवाज दिने हो अब तपाईँहरूको आवाजलाई सुनाइदिने हो तपाईँहरूको आवाज तपाईँहरूको जुन एउटा महाविपत्तिलाई विशेष गरेर गुलमेली वा हरेक नेपाली जो कहिले सुनिदिनु भयो मनन गरिदिनु भयो भने सहयोग हुनेछ भन्ने हामी अपेक्षा राख्दछौँ बाबुरामजीलाई दिनुहोस् त बाबुरामजी हामी त्यहाँ आउन नसके पनि तपाईँले जुन विपत्तिमा परेको परिवारसँग जोडिदिनु भयो यसका लागि धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ र अन्त्यमा के भन्न चाहनुहुन्छ तपाईँ त्यो परिवारको तर्फबाट र सिङ्गो अगलुङवासीको तर्फबाट अन्त्यमा सबैभन्दा त यो ओजेलका खबर अलिकति पहिलेदेखि नै चर्चामा आएको कार्यक्रम पनि हो धेरैले सुन्नुहुन्छ र अग्लुङमा यो घटेको घटना अन्य ठाउँहरूमा यस्ता खालका घटनाहरू नभएका होइनन् भएकै हुन् अग्लुङमै पनि यो तेस्रो घटनाको रूपमा हामी लिन सक्छौँ र तर क्षतिको हिसाबले त यो अलिक ठुलो घटना पनि हो त्यसैले गर्दा यो ठाउँमा घटनास्थलसम्म विभिन्न सङ्घ संस्थाहरू पनि यहाँ उपस्थित हुनुभयो र अवलोकन गर्नुभयो र अवलोकन गर्दा जुन जाहेर गरेका प्रतिबद्धताहरू पुरा गर्नतर्फ लाग्नुहुनेछ र यो परिवारको यो आवाज यो दयनीय अवस्था प्रति हामी सबैले सबैतिरबाट सहयोग गरिदिनु हुनका लागि आग्रह गर्छौँ र यो समस्या भोलि हामी जो कहिल्यै पनि पर्न सक्छ र सहयोग गर्नु हुनका लागि र सहयोग गरिदिनु हुनका लागि अपेक्षा राख्छौँ र अनुरोध गर्छौँ बाबुरामजी हजुर त्यसका लागि कसैको मन काटिन सक्छ र प्रत्यक्ष पीडितसँग बोल्न चाहनुहुन्छ उहाँहरूको अवस्थाबारे त्यसका लागि सम्पर्क नम्बर दिन सक्नुहुन्छ ती दुई दाजुभाइको त्यसको लागि हामी पनि नियमित सम्पर्कमा छौँ र हाम्रै फोनमा टेलिफोनमा गरी पनि हामी उहाँलाई प्रत्यक्ष रूपमा सम्पर्क गराउन सक्छौँ प्लस हामी परिवारको नम्बर दिन पनि सक्छौँ उहाँहरूसँगै सम्पर्क गर्न सक्नु पनि हुन्छ जसको लागि म पनि नियमित सम्पर्कमा छु यो घटना त्यसो भएको हुनाले मलाई अन्ठानब्बे चार सत्तरी एघार चार सय त्रिपन्नमा फोन गर्नुभयो भने पनि मैले उहाँहरूसँग भएका विभिन्न कुराहरू अथवा उहाँले गर्न चाहेका कुराहरूलाई मैले उहाँहरूसँग जानकारी गराइदिनेछु र प्रत्यक्ष रूपमै उहाँको नम्बरलाई पनि हामी दिन सक्छौँ उहाँसँगै कुरा गर्न सक्नुभयो भने पनि मैले उहाँको आफन्तको घरको भन्दा पनि उहाँको आफन्तको अङ्कलको नम्बर दिँदैछु उहाँको अङ्कलको नम्बर रहेको छ अन्ठानब्बे छ सत्तरी तेह्र नौ सय तेह्रमा सम्पर्क गर्नुभयो भने पनि उहाँसँग प्रत्यक्ष रूपमा कुरा हुन सक्छ हजुर बाबुरामजी धेरै धेरै धन्यवाद जुन एउटा शोकमा डुबेका दुई भाइसँग जोड दिनुभयो हामी आफै पनि एकदम दुखित छौँ त्यहाँ आइपुग्न सकेनौँ तपाईँले धेरै धेरै सहयोग गरिदिनु भयो त्यो परिवारसम्म पुगेर ती दुई भाइ अनि सिङ्गो औलुङ बासीप्रति हामी पनि हार्दिक समावेदना प्रकट गर्दछौँ एकदम दुखित छौँ यस्तो घटना अन्यत्र नहोस् भन्ने कामना पनि गर्दछौँ र त्यो परिवार जुन एउटा विपत्तिमा छ त्यो परिवार मात्रै होइन औलुङका केही ओडाहरूमा पनि पहिरोले एकदमै जोखिम पुर्याएको छ त्यस ठाउँमा राज्यको माथिल्लो निकाय र सबै सङ्घ संस्था व्यक्तिले सहयोग गर्नुपर्ने बेला आएको छ यसप्रति सबैको ध्यान जाओस् भन्दै हामी छुट्टिन चाहन्छौँ हस्त हस् अवस्था यिनै महाविपत्तिमा परेका गुल्मी औलुङका दुई भाइको कथा सँगै आजलाई ओजेलका खबरबाट बिदा लिने बेला भइसकेको छ बिदा माग्नु पूर्व पत्रचारका लागि ठेगाना कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई रेडियो गुल्मी वा तपाईँ जुन रेडियो सुन्दै हुनुहुन्छ त्यस रेडियोको ठेगाना वा स्टुडियोको टेलिफोन मार्फत पनि हामीलाई उचित सुझाव सल्लाह र प्रतिक्रिया दिन सक्नुहुनेछ साथै आफ्नो गाउँठाउँको ओजेलका खबर बनाउन चाहे अन्ठानब्बे पाँच सत्तरी एकसठी पाँच सय तिसमा सूचित गर्नुहोला भन्दै एतिन्जेल ओजेलका खबर सुनेर साथ दिनुहुने तपाईँ श्रोता अनि प्रविधिमा साथ दिने साथी महेश बोरालाई विशेष धन्यवाद दिँदै म आवाजको साथी प्रेम सुनार बिदा चाहन्छु नमस्ते